यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा यस वर्षको मजदुर दिवसलाई चुनावी प्रचारका रूपमा केन्द्रित गरी चितवनमा मनाएका छन् विभिन्न राजनैतिक दलसँग निकट रहेका मजदुर संगठनले छुट्टा छुट्टै कार्यक्रम गरी पार्टीको एजेन्डालाई अगाडि सार्दै दिवस मनाएका हुन् एकीकृत नेकपा माओवादी निकट मजदुर नेपाली काङ्ग्रेस निकट एमाले निकट जिफन्ड नेकपा माओवादी निकट मजदुरहरूले भरतपुर र नारायणगढमा कार्यक्रम गरी मनाएका छन् भरतपुरको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका पोलिट ब्युरो सदस्य कुलबहादुर केसीले आफ्नो पार्टीलाई लत्याएर चुनाव गर्न खोजिएको त्यो दुर्घटना हुने चेतावनी दिनुभएको छ चार दलले सहमति गरेर बनाएको सरकार भङ्ग नभई निर्वाचन गराए मान्ने नहुने बताउनु भएको छ राष्ट्रियतालाई खतरामा पारेर गरिएको निर्वाचनले कुनै पनि अर्थ नदिने बताउँदै चाँडै सहमतिको लागि प्रक्रिया बढाउन आग्रह गर्नुभएको छ तेत्तिस दललाई बाहिर राखेर निर्वाचन गराउने प्रयास गरे विगतमा निर्वाचनको विरुद्धमा मोर्चाबन्दी गरी आन्दोलन गरिए जस्तै विद्रोह गर्ने चेतावनी दिनुभएको छ यसैबीच नेपालमा श्रम सम्बन्धी स्पष्ट कानून बन्न नसक्दा मजदुरहरूको समस्या बढ्दै गएको भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा एमाले निकट मजदुर सङ्गठन नेपाल ट्रेन युनियन महासङ्घ जीफन र पेसागत महासङ्घ नेपाल जिल्ला समिति चितवनको संयुक्त आयोजनामा आज नारायणगढमा भएका कार्यक्रममा यस्तो बताएका हुन् कतिपय मजदुर मालिकबाट शोषित हुँदै आएका छन् भने कतिपय मालिकहरू श्रमिकबाट पीडित बन्दै आएको बताइएको थियो श्रम समस्या समाधान गर्न स्पष्ट कानून पर्ने श्रम अदालत गठन गर्नुपर्ने न्यूनतम तलब मूल्य वृद्धिका आधारमा बढाउँदै लैजानुपर्ने माग उठे पनि सरकार यसप्रति गम्भीर नबन्दा समस्या बढ्दै गएको अधिकांश वक्ताहरूको भनाइरहेको थियो नेपाल ट्रेन युनियन महासङ्घ जीफट चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा भएको थियो अब पालो रिपोर्टको आज मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको थियो सन् अठार सय छ्यासीमा अमेरिकाको सिकाको सहरमा मजदुरको मजदुरले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा यो दिवस मनाइने गरिन्छ आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रेका उनीहरूले देखाएको अदम्य साहस र बलिदानीको सम्झना नै मे दिवसको मुख्य आकर्षण हो आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हकितका लागि थप उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मेदिवसले दिने गरेको छ सहकर्मी ध्रुवराज खनालको एक रिपोर्ट आज मजदुर दिवस मनाइरहँदा श्रमिक मजदुरहरूको पीडा भने आफ्नै ठाउँमा छ आफ्नो पारिश्रमिक अनुसारको तलब सेवा सुविधा नपाइरहेको उनीहरूको गुनासो छ कुनै ठाउँमा दिन्छ कोही ठाउँमा त ठेकदारहरू दिन्छ खाएर भाग दिन्छ के काम अनुसार सन्तुष्टि छैन हामी तलब त्यति राम्रो छैन काम त गाह्रो छ मेहनत गर्नुपर्छ खेतबारी छैन यही अब ढलान गरेर अनि खाने हो पैसा पुगे छैन आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन गर्न पाउनु आउनुपर्ने ऐनमा व्यवस्था छ तर निश्चित तोकिएको आठ घण्टाभन्दा बढी काम गर्नुपर्ने अवस्था पनि छ निर्माणका क्षेत्रमा मजदुरकै महत्वपूर्ण भूमिका रहन्छ तर ती मजदुरहरू मालिकबाटै ठगिन्छन् मजदुरले नै मालिकलाई धनी बनाइदिन्छन् कम्तीमा पनि पन्ध्र हजार तलब मजदुरहरूको हुनुपर्ने आवाज उठिरहेका छन् अहिले रहेको बैसठी सयको तलबबाट एमाले निकट जिफन्ड जिल्ला अध्यक्ष गोविन्द अर्याल पनि सन्तुष्ट हुनुहुन्न फ्याक्ट्रीभित्र काम गर्ने श्रमिकले चाहिँ बैसठी सय रुपियाँ खाएको भरमा उसलाई धनी बनाइदिएको होइन यो उद्योग व्यवसायी पनि श्रमिकप्रति इमान्दार छैनन् उनैका छोरालाई प्लेन चढ्नेदेखि कार चढ्नेदेखि अमेरिकामा पढाउने व्यवस्था ती मजदुरले गरिदिएका छन् तर त्यो मजदुर चाहिँ बैसठी सय रुपियाँ बाँच्नु पर्यो नेपालमा निजी र सरकारी सङ्घ संस्थामा करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत छन् उनीहरूमध्ये ज्याला मजदुरी गर्नेको संख्या साठी लाख छ मजदुरहरू एकजुट हुन नसक्दा उनीहरू ठगिनु पर्ने अवस्था छ सबै मजदुर एक भए पाउनु पर्ने तलब सेवा सुविधा पाउनेछन् तर विभिन्न पार्टी निकट रहेर काम गर्नुपर्दा पर्ने उनीहरूको बाध्यता हो मजदुरहरूलाई एकीकृत गर्न जिफन्डले के गर्दैछ त फेरि पनि जिफन्ड जिल्ला अध्यक्ष अरियाल सबै खाले मजदुर चाहिँ सङ्गठित गर्नुपर्छ र उनीहरूलाई अधिकारको अधिकार प्राप्तिको आन्दोलनमा लगाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामी लागिरहेका छौँ तर हामी जति पुग्न पर्ने हो त्यति पुग्न सकिरहेका छैनौँ कङ्ग्रेस निकट ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेस जिल्ला अध्यक्ष लक्ष्मण भट्टराई भने बुझाइको कमीले गर्दा मजदुरहरू एकजुट हुन नसकेको बताउनुहुन्छ बुझाइमा कमी नै होला सायद त्यो त अब हामीले बुझ्न सकिन्छ अब आफै नबुझ्नु भयो तर कतिपय ठाउँमा कस्तो भन्दाखेरि चाहिँ अब यो व्यवसायीहरू उद्योगपतिहरूले पनि त्यो दिन चाहँदैनन् त्यसले गर्दा चाहिँ अब एउटा जाहिर जान्छ डर पनि त्यो एउटा चाहिँ सिर्जनाहरू भइरहेको होइन त्यो कुराले गर्दा त्यो नभएको यता क्रान्तिको कुरा गर्दै गरिब मजदुरहरूको पक्षमा छौँ भन्ने नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ भने मजदुरका छोराछोरीले निशुल्क शिक्षा पाउनुपर्ने र मजदुरलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै आएको छ मजदुर मजदुरका अधिकार सङ्घर्षबाट स्थापित गराएरै छाड्ने क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला सदस्य हुकुम बताउनुहुन्छ मजदुरका बालबच्चाहरूले निशुल्क शिक्षाको व्यवस्था हुनुपर्छ र मजदुरहरूलाई यहाँको राज्यले सम्मान गर्नुपर्छ मालिकहरू पुँजीपति वर्गले यहाँको सम्मान गर्नुपर्छ यो सङ्घर्षका कार्यक्रमद्वारा मजदुरका अधिकारहरू हामी पुरा गराएरै छाड्ने अहिले सबैजसो ट्रेड युनियनले विभिन्न आन्दोलन गरी सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने मागलाई पनि उठा उठाएका छन् श्रमजीवी हित संरक्षण भए पनि वा श्रमजीवी वर्गको समाजवादी राज्य सत्ताले सर्वहारा वर्गको हितमा काम गरे पनि विश्व बहुसंख्यक देशमा श्रमजीवीहरूको स्थिति नाजुक छ रोजगारीको ग्यारेन्टी छैन त्यसैले निर्माणको सबै क्षेत्रमा प्रयोग हुने मजदुरको सम्मान हुनुपर्छ सेवा सुविधा उपलब्ध गराउनुपर्छ काम अनुसारको पारिश्रमिकको व्यवस्था गर्नुपर्छ रिपोर्टपछि बाँकी समाचार दस हजार रुपियाँ राशिको उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार यो वर्ष चितवनकी पत्रकार शान्ता अधिकारीलाई प्रदान गरिने भएको छ गोर्खा पत्र दैनिकका चितवन संवाददाता पत्रकार अधिकारीले मोफसलमा रहेर महिला हकित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको भूमिकालाई दृष्टिगत गरेर उहाँलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघले जनाएको छ दुई हजार पैँसठी सत्ताइस गते जनकपुरमा हत्या गरेकी पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरेको यो पुरस्कार गत वर्षदेखि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पारेर मे तीन तारिकमा प्रदान गरिँदै आएको छ नेपाली काङ्ग्रेस निकट नेपाल भूपू सैनिक संघ मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा हुने मध्यमाञ्चल स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको छ आयोजक समितिले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो यही वैशाख एक्काइस गते नारायणगढको नारायणी कला मन्दिरमा हुने प्रशिक्षण कार्यक्रमको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो प्रशिक्षण कार्यक्रममा जनकपुर नारायणी र छिमेकी जिल्ला नवलपरासी र गोर्खाका करिब दस हजार भूपू सैनिकहरूको उपस्थिति रहने लक्ष्य रहेको भूपू सैनिक संघका केन्द्रीय सदस्य एवं प्रशिक्षण कार्यक्रम संयोजक सन्तलाल गुरुङले जानकारी दिनुभएको थियो प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रशिक्षक दुवै मधु आचार्य र महेश दाहालले वर्तमान समसामिक राजनीति विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ प्रशिक्षण कार्यक्रममा भूपू सैनिकहरूको क्षमताको मूल्याङ्कन गरी राजनीतिमा समानुपातिक सहभागिताको विषयमा पनि छलफल हुने बताइएको छ पूर्वी चितवनको लोथरमा मंगलबार राति परेको चट्याङका कारण लोथर खोला जलविद्युत आयोजनामा क्षति पुग्नुका साथै एउटा घर जलेर नष्ट भएको छ सो घटनामा पाँचजना घाइते भएका छन् जलेको घर चन्द्रबहादुर चेपाङको घर रहेको छ घटनामा घाइते भएका स्थानीय आठ अठार वर्षीय मनिष चेपाङ पचहत्तर वर्षीय सोमर सिंह चेपाङ र पैँतिस वर्षीय कालीमाया चेपाङ र एक्काइस वर्षीय दिनेश चेपाङलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत लोथर बजारबाट आठ खण्डको पैदल दूरीमा रहेको लोथर चार तापाङ गाउँमा रहेको लोथर खोला जलविद्युत आयोजनामा चट्याङ परेको र सो आयोजनाबाट विद्युत लगिएका सबै घरमा चट्याङले क्षति पुर्याएको स्थानीय नरबहादुर चेपाङले जानकारी दिनुभएको छ चट्याङले चौधवटा बाख्रा र दुईवटा गाई मरेका छन् नेपाल परिवार नियोजन संघ चितवनको तेत्तिसौँ वार्षिक साधारण सभा आज भरतपुरमा सम्पन्न भएको छ वार्षिक साधारण सभाको उद्घाटन गर्दै परिवार नियोजन संघ केन्द्रीय समितिका महासचिव मनोज प्रसाद उप्रेदीले अन्तर्राष्ट्रिय परिवार परिवार नियोजन संघमा नेपालको प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ उहाँले प्राविधिक कारणवश सन् दुई हजार एघारमा संघ प्रमाणीकरणको कामलाई यो वर्ष पुनः प्रमाणीकरण गर्न खोजिएको जानकारी दिनुभएको छ कार्यक्रममा जिल्ला चितवनका शाखा सचिव रामहरि नेउपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष छाया पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो संघ चितवन शाखाका अध्यक्ष दीपक राणाका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघ केन्द्रीय सदस्य अञ्जली श्रेष्ठ संघ चितवनका संस्थापक अध्यक्ष सन्त कुमार चौधरी चितवन बार एसोसिएसनका अध्यक्ष राजकुमार श्रेष्ठ शालिकराम शर्मा पौडेल उत्तम आचार्य नारायण सिंह कुँवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा परिवार नियोजन संघलाई सहयोग गर्ने विभिन्न महानुभावहरूलाई सम्मान गरिएको थियो पूर्वी चितवनको प्रस्तावित टिकौली चौर आज सरसफाई गरिएको छ तीन हप्ता अघि नेपाल स्काउटको दोस्रो ज्याम्बोरी आयोजना गरिएको स्थल टिकौलीमा फोहोर भएपछि आज सरसफाई गरिएको हो स्काउट चितवन शाखाले स्काउटका राष्ट्रिय सचिव वासुदेव भण्डारीको प्रमुख आतिथ्यमा सरसफाई गरिएको स्काउट चितवन आयुक्त तीर्थ नेपानेले जानकारी दिनुभएको छ सरसफाई कार्यक्रममा स्काउटका करिब तीन विद्यार्थी सहभागी थिए एमनेस्टी इन्टरनेसनल रामपुर युथ नेटवर्कको आयोजनामा रामपुर क्याम्पसका विद्यार्थीहरूलाई आप्रवासी श्रमिकको अधिकारका विषयमा तालिम दिइएको छ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे एकको अवसर पारी रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी एवं आइएका सदस्यहरूलाई वैदेशिक रोजगारीमा देखिएको समस्या र चुनौतीका बारेमा जानकारी दिन सो तालिम दिइएको हो रामपुर युथ नेटवर्ककी संयोजक भावना घिमिरेको अध्यक्षतामा भएको तालिममा निवर्तमान संयोजक अङ्कुर पौडेलले एमनेस्टी इन्टरनेसनल तयार तयार पारेको विभिन्न भिडियोहरूका साथ प्रचार सामग्रीहरू वितरण गर्दै कार्यक्रम प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा Rotaract club of नारायणघटका अध्यक्ष सिजन वास्तोला एमनेस्टीका उपासना ढकाल लगायतले मन्तव्य दिएका थिए नवलप्रासीको नरम गाविस दुई कोटथरमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् आगलागीबाट सात घरभित्र रहेका खाद्यान्न लत्ता कपडा लगायतका सबै सामग्री नष्ट भएको जनाएको छ आगलागीबाट मानवीय क्षति नभए पनि घर पालुवा जनावर बाख्रा कुखुरा तथा पशु चौवा पनि मरेका छन् अधिकांश दलित बस्ती रहेको यस क्षेत्रमा बालबालिकाले बाल बनाउने क्रममा आगलागी सुरु भएको हुन सक्ने अनुमान गरिएको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नवरप्रासीका पाँचवटा निजी विद्यालयमा तालाबन्दी गरेको छ जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिई सञ्चालन भएका र तह थपेका पाँचवटा विद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो अखिल क्रान्तिकारीले रामनगरको विद्यासागर इङ्ग्लिस स्कुल शिव मन्दिरको एभरेस्ट बोर्डिङ स्कुल र मार्करको मनकामना बोर्डिङ स्कुल कावसुती गण्डकी आवासीय बोर्डिङ स्कुल र पिठौलीको आइन्स्टाइन इङ्ग्लिस स्कुलमा तालाबन्दी गरेको हो नेम विपरीत सञ्चालन भएको थाहा पाएर पनि जिल्ला शिक्षा कार्यालयले कारवाही नगरेकाले अभिभावक नठगिन र विद्यार्थीको भविष्यमा खेलबाड नहोस् भनेर तालाबन्दी गरेको अखिल क्रान्तिकारी नवलप्रासीका अध्यक्ष अशोक ग्यावालीले बताउनु भएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो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 गरेको छन् पार्टीगत रूपमा चाहिँ यसरी मजदुरहरू फुटेर विभिन्न चाहिँ सेक्टरमा चाहिँ विभाजित भएर मजदुरको हकितको लागि भन्दा पनि मजदुर आफै विभाजित भएर मजदुरको चाहिँ पछिमा कुनै पनि अहिलेसम्म न केही कानुन बनाएको छ न केही बनेको छ त्यस कारणले मजदुर दिवस एउटा चाहिँ समय सान्दर्भिक रूपमा चाहिँ मनाउन सकिएको छैन मजदुर दिवस एउटा चाहिँ औपचारिकता मात्रै ढङ्गमा लाग्छ मजदुर दिवस कुनै पनि व्यवसाय र मजदुरको बिचमा एकदम सकारात्मक सन्देश हुनुपर्छ र सम्बन्ध पनि राम्रो हुनुपर्छ मजदुर बिना यो कुनै पनि संसारको विकास भएको देखिँदैन होइन र अगाडिको एक पाटो चाहिँ फेरि त्यसको चाहिँ साउ पनि हुन्छ तर यसले यसमा के छ मूल्य र मान्यताको मजदुरको पनि मूल्य मान्यताको स्थापित गरेर नै जानुपर्छ भन्ने मलाई लाग्छ वर्तमान महँगी अनुसार तलब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 सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्तरीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार